माया गरे तापनि हामी भौगोलिक दूरीहरूबाट पीडित हुन्छौँ अनि रुन्छौँ हामी उसैको यादमा यस्तो बेला हामी एउटा माध्यम खोज्छौँ जुन माध्यमले हाम्रो मनको कुरा आफ्नो मान्छेको मोटुसम्म पुर्याउन सकोस् जुन माध्यमले हाम्रो मनमा घुम्सेर रहेका प्रेमका अनुभूतिहरू मायाका अनुरागहरू हाम्रो आफ्नो मान्छेको मोटुसम्म पुर्याउन सकोस् तिनै मुटुका कुराहरू आफ्नो मान्छेसम्म पुर्याउने एउटा मात्र माध्यम हो कार्यक्रम मुटुदेखि मुटुसम्म चिसो रात छ अध्यारो रात छ पीडाहरू मनभित्र गुम्सिएका छन् एक प्रकारले मौसमले पनि अलिकता पीडाहरू दिइरहेको छ तपाईँ दुःखी हुनुहुन्छ तपाईँको मनको कुराहरू तपाईँको आफन्तसम्म पुर्याउने चेष्टा गरिरहनु भएको छ भने कार्यक्रम मुठीदेखि मुठीसम्म आज पनि तपाईँको माझमा छ कार्यक्रमको साथमा छु सदा चाहिँ म तपाईँकै मनभित्रको साथी चद्र कार्यक्रम मुठीदेखि मुठीसम्म तपाईँको आफ्नै मनका आवाजहरू तपाईँको मान्छेको मोटोसम्म पुर्याउने माध्यम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 छ सर्या सर्या छ एक प्रकारले उहाँले लेख्नु भएको छ माई स्विट हर्ट फेरि सर सरे सरे गर्छ जे उस्तो भएका एसएमएसहरू पढ्ने क्रममा छु टाढाको बस्ती भोजपुरबाट Babita Khadka my sweetheart Kali Nigita राईलाई मिस यु ओभर गर्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई मि उदासी कान्छे फुल फुल्छ बोटमा पात झर्छ रोडमा आजकलका केटाकेटीले किस खान्छ ओठमा भन्नुभएको छ <laughs> लेख्न नहुने कुरा पनि लेख्नुभयो कि जस्तो लाग्यो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि उदासी कान्छेजी ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा मि सबिना भैँसे छबाट अल फ्रेन्डलाई मिस यु हजुर एम एन्ड एफएम होल युनिटलाई पनि मिसिङ यु ल दादा ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सबिनाजी अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा मि सपना भैँसे छबाट लेखमा फुल्ने लाली गुराँस तराईमा फुल्ने फुल्दैन किन अरू सबैलाई भुले पनि मेरो मनको कान्छो बिलाई भुल्दिनँ भन्नुभएको छ किन हजुरलाई भन्नुभएको छ अरू पनि केही कुरा लेख्नु भएको थियो होला यति मात्र एसएमएस आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि आफ्नो मान्छेलाई भुल्न पनि गाह्रै हुन्छ सपनाजी जति हामीले भुल्न खोजे पनि आफ्नो मान्छेको याद सधैँ बाहिर हुन्छ आफ्नो मान्छे नजिक होस् या टाढा एकैछिन मात्र टाढा किन नहोस् हामी आफ्नो मान्छेको यादमा तडपिने गर्छौँ जसरी आमा बिना एउटा सन्तान तडपिन्छ त्यसरी नै हामी तडपिने गर्छौँ सपनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ फ्याफुला दादा बिमाया भैँसे छबाट सिसा टुटे टुक्रा धरती फाटे खाल्डा साथी टुटे घायल हुन्छ माया टुटे पागल भन्नुभएको छ मेरो मायालु यसलाई लभ यु भन्दै छुट्टिन्छु भन्नुभएको छ thank you so much Bhainse छबाट गर्नुभएको थियो तपाईँको यो एसएमएसको लागि मायाजी तपाईँका एसएमएस र कमेन्टहरूलाई सायद मैले आज प्रोपरली पढ्न सकेको छैन होला मेरो आवाज तपाईँले धेरै नै अलि अस्पष्ट सुनिरहनु भएको होला तैपनि तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुठुसम्म पुर्याउने प्रयत्नमा छ जब जब रात पर्दै जान्छ पीडाहरू उत्तिकै बढ्छ जब जब रात पर्दै जान्छ आफ्नो मान्छेको याद उत्तिकै आउँछ तपाईँलाई आफ्नो मान्छेको याद यसरी बढिरहेको बेलामा तपाईँको आफ्नो मुटुको कुरा आफ्नो मान्छेको मुटुसम्म पुर्याउने माध्यम कार्यक्रम मुटुदेखि मुटुसम्म म छु तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँका एसएमएसहरू पढिरहेको छु अर्को एसएमएस गर्नुभएको छ लास लासु है दादा म सपना घिसिङ भैँसे छबाट तिमी बिनाको सपना कसरी एक्लै भनौँ कसरी एक्लै भनौँ भन्नुभयो कि कसरी एक्लै बाँच्नु लेख्नुभयो होला सायद एसएमएस गरेन भने विकास कहिले नरुनु सधैँ तिम्रो साथमा छु अरू पनि केही कुरा लेख्नु भएको थियो होला सपनाजी यति मात्र आयो तपाईँको SMS thank you so much तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा मि माया भैँसेबाट मेरो प्यारी सबिना सपना बबितालाई मिस यु मेरो मायालुलाई लभ यु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ र लेख्नुहुन्छ दर्शक दादा मि सपना भैँसेबाट भन्नुभएको छ उहाँको एसएमएस फेरि दोहोऱ्याएर आएको छ उहाँले एसएमएस दोहोऱ्याएर लेख्नु भएको छ तै पनि फरक फरक कुरा लेख्नु भएको रहेछ मेरी प्यारी सबिना सपना लेख्नु भएको थियो यो मैले पढेँ प्यारी भाउजू सबिना माया सुनिता विकास बसन्ती राज पूजा अल फ्रेन्डलाई मिस यु भन्दै छुट्टिन्छु भन्नुभएको रहेछ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सबिनाजीले अर्को पनि एसएमएस गर्नुभएको रहेछ भैँसे छबाट नवीनलाई मिस यु एन्ड प्यारो छोरा सन्दीप एन्ड माई हस्बेन्ड विकासको मिठो सम्झना र माया भन्दै छुट्टिन्छु ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लासो आई दादा मि सबिना भैँसीबाट भन्नुभएको छ मेरो एसएमएस प्यारिसिस बबी माया सपना सुनिता सनेरा अल फ्रेन्डलाई मिस यु एन्ड नवीनलाई मिठो माया माई हस्बेन्ड विकासलाई पनि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु मी रोस बल फ्रम भैँसी छबाट दादा आजको सन्देश भन्नुपर्दा सिस रोहिणी सबिना सुमित्रालाई miss you and love you र दादा रोशनलाई मिठो माया भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ आफ्नै छाया छुट्याउँछु तर तपाईँलाई छुट्याउँदिनँ भन्नुभएको छ आफ्नै मन दुखाउँछु तर तपाईँको मुटु दुखाउँदिनँ आई रियली लभ यु मणिकजी it's me Manju Thing from भन्नुभएको छ यति मात्र आयो मन्जुजी थ्याङ्क सो मच राम्रो भावना लेख्नु भएको छ तपाईँको मणिकजीले पनि सुनिरहनु भएको होला थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि कार्यक्रम मोटुदेखि मोटुसम्ममा तपाईँका एसएमएस सन्देशहरू पढिरहेको छु अलिकता पीडा भइरहेको छ बोल्न गाह्रो भइरहेको छ यो जाडो मौसम सधैँ यस्तै हो तपाईँका भावनाहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउन पाउँदा पनि मलाई खुसी लाग्छ त्यसैले जस्तो सुकै अवस्था भए पनि तपाईँको माझमा कार्यक्रम मुटुदेखि मुठुसम्म लिएर आउने गर्छु र अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे रोशनी बल भन्नुभएको छ उहाँले पुनः दोहोऱ्याएर पठाउनु भएको रहेछ भैँसे छबाट दादा मेरो सन्देश भन्नुपर्दा मसँग नबोल्ने मायालाई मिस एन्ड लभ यु र काठमाडौँमा बस्नुहुने दाई एन्ड भाउजूलाई मिठो माया भनिदिनु होला भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि रोशनीजी अवश्य हुने तपाईँको यो सन्देश उहाँहरूले पनि पाइसक्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा के छ हालखबर खानुभयो भयो त मिस यु अलर्ट दादा I miss my all friend Uttam रोनेस त्यसै गरी चङ्गे लेख्नु भएको छ चेन्ज लेख्नुभयो वा चङ्गे मेलिना अस्मिता इटिसी it's me Simran Tamang from हर्नवाडी आठबाट भन्नुभएको छ सिमरनजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु इट्स मे युनि साथै हाल लेवट आज भाइ स्विट हट कान्छु मनिषलाई I love you miss you मैले सम्झिरहेको छु भन्नुहोला साथमा मेरो बाबु बाबा सिस ब्रो एन्ड एटुजेड फ्रेन्डलाई आई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि रिसाजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसी साथबाट सरगम घोली माई ए टु जेड फ्रेन्डलाई मिस यु एन्ड मेरो मुटुको टुक्रा उमेशलाई miss you love you and अविरल सम्झना मिठो माया भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि भैँसे साथबाट सरगमजीले गर्नुभएको थियो एसएमएस अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ दादा किन आफूले चाहेको माया पाउनै गाह्रो माया पाउन के गर्नु पर्ला के गरिबको चाहिँ माया होइन त हेटौँडा सत्रबाट यस भन्नुभएको छ माया आफूले चाहेको मान्छे पाउन सबैलाई गाह्रो हुन्छ आफूले सोचेको आफैले रोजेको मान्छे पाउने सायद बिरलै होला तर पनि तपाईँले सोध्नु भएको छ मलाई माया आफ्नो मान्छे पाउनलाई के गर्नु पर्ला भन्नुभएको छ यसको कुनै उपाय छैन बस तपाईँ प्रयत्न गर्नुहोस् सदैव आफ्नो मान्छेको मुटु जित्ने प्रयत्न गर्नुहोस् उसको खुसी उसको चाहनाहरू बुझ्ने कोसिस गर्नुहोस् तपाईँलाई उसले कस्तो रूपमा देख्न चाहन्छ के साँच्चै उसले तपाईँलाई माया गर्छ यो कुराहरूलाई ख्याल गर्नुहोला र यो नेसेसरी छैन कि यो आवश्यक छैन कि हामीले जसलाई माया गरे उसैलाई पाउनुपर्छ हामीले माया गर्ने मान्छे हामीलाई माया नगर्ने पनि हुनसक्छ तपाईँले भोग्नुभएको होला जिन्दगीमा तपाईँले महसुस पनि गर्नुभएको होला अरूको देखेर र एउटा कुरा सदैव के ध्यानमा राख्नुहोस् भने तपाईँलाई कसैले धोका दियो तपाईँलाई कसैले छोडेर गयो त्यो भन्दैमा तपाईँले रोएर बस्नुपर्छ भन्ने छैन कोही मान्छे तपाईँको जिन्दगीमा आउँछ कोही मान्छे यस्तो आउँछ जसले तपाईँको जिन्दगीलाई बदलिदिन्छ आज चन्द्र तपाईँको माझमा बोलिरहेको छ सायद चन्द्र आफै पनि घायल मान्छे प्रेममा धोका पाएको मान्छे यदि मैले पनि त्यस्तै सोच्दो हुँ त आज म तपाईँको माझमा बोलिरहेको हुन्न थिएँ होला सायद म यो संसारमा हुन्न थिएँ कि त्यस्तै सोचिरहेको भए हो माया गर्नेहरू पागलसरी हुन्छन् आफ्नो ज्यान दिन पनि तयार हुन्छन् तर एउटा कुरा हामीले सोच्नुपर्छ कि हामीले ज्यान दिएर हामीले प्राण दिएर विगत फर्केर आउँछ र अवश्य पनि आउँदैन हाम्रो आफ्नो मान्छे मात्र होइन हाम्रो आमा छन् बुवा हुनुहुन्छ आमा हुनुहुन्छ दाजुभाइ दिदीबहिनी हाम्रो कर्तव्यहरू छन् हाम्रो परिवारको लागि धेरै कर्तव्यहरू छन् त्यसैले पनि हामीले बाँच्नुपर्छ कोही मान्छे आउँछ जसले तपाईँको जिन्दगीलाई एउटा गन्तव्यमा पुऱ्याउँछ जसरी आज चन्द्र तपाईँको बाँचो बोलिरहेको छ यसमा पनि मेरो आफ्नो मान्छेको ठुलो हात छ म कुनै समयमा पीडामा थिएँ रोइरहेको हुन्थेँ तडपिरहेको हुन्थेँ पीडाहरूलाई मनमा गुम्साएर बसिरहेका हुन्थेँ कहिलेकाहीँ गजल गोर्थे कहिलेकाहीँ मुक्तक गोर्थे तिनै मुक्तक र गजलहरूमा दुःखहरू पोख्थे ती दुःखहरू पोख्दा पोख्दै कोही मेरो आफ्नो मान्छे मेरो जिन्दगीमा आउनुभयो जसको कारणले गर्दा आज चन्द्र तपाईँको माझ बोलिरहेको छ यो उदाहरण तपाईँको लागि पेस गरेँ मेरो आफ्नै त्यसैले पनि आफ्नो मान्छे पाउनलाई के गर्नुपर्छ भनेर सोध्नुभएको जवाब मैले यति मात्रै दिएँ हेटौँडा सत्रबाट यसजीले पठाउनु भएको थियो अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले भुलेर पनि कसैले साँचो माया नगर्नु साँचो माया गर्नेले धोका खाँदो रहेछ आफ्नै सम्झी कसैलाई मुटुमा नराख्नु स्वार्थी बनी भन्नुभएको छ त्यस पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला साँचो माया नगर्नु भन्नुभएको छ शर्मिलाजी म चाहिँ गर्नु भन्छु किन भन्दा साँचो माया गरेर तपाईँले धोका पाउनुभयो भने सोच्नुहोस् तपाईँले जिन्दगीको एउटा अध्याय बुझ्नुभयो कसैबाट बिछोडिनुको पीडा कसैले दिएको पीडालाई आफ्नो शक्ति बनाएर आफ्नो बाटो बनाएर अगाडि बढ्ने जुन उत्साह तपाईँले पाउनुहुन्छ प्रेममा धोका नखानेले त्यो पाउन सक्दैन तपाईँले प्रेममा धोका खानुभएको छ भने तपाईँ आफूले आफूलाई अभाग्य नसोच्नुहोस् तपाईँ भाग्यमानी हो किन भन्दा तपाईँले एउटा यस्तो स्टेज पाउनुभयो एउटा यस्तो महसुस पाउनुभयो जुन महसुसले तपाईँलाई जिन्दगीमा अगाडि बढ्न प्रेरणा दिन्छ यदि तपाईँ पोजिटिभ सोच्नुहुन्छ तर नेगेटिभ सेन्स राख्नुहुन्छ भने तपाईँको पतन निश्चित तपाईँ मायामा पागल हुनुहुन्छ मायामा पागल भएर आफ्नो ज्यान पनि दाउमा पार्न सक्नुहुन्छ त्यसैले हामीले जुनसुकै पीडाहरूलाई अगाडि बढ्ने भर्याङको रूपमा अगाडि बढ्ने बाटोको रूपमा प्रयोग गर्न सक्नुपर्छ thank you so much Muskan शर्मिलाजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा मि पुरानो सदरमुकामबाट सिस आज मेरो मनको मान्छे केटिएममा हुनुहुन्छ सो उहाँलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा it's me Manik Tamang from चितवनबाट दादा उही आधाममा बस्ने स्विट कान्छी सविता तामाङलाई मिस गर्दैछु भनिदिनु है and happy birthday to you एक एक भन्नुभएको छ अरू पनि केही लेख्नु भएको थियो होला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि श्रोता मैले कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज तपाईँका पोस्टहरू लिन सकेको छैन अलिकता प्राविधिक समस्या छ प्राविधिक समस्या भन्दाखेरि फेरि प्राविधिक समस्या कति पर्दो रहेछ भन्नु होला यो नेटको प्रब्लम तपाईँको एसएमएसहरू मात्रै पढिरहेको छु मैले सकेसम्म पोस्ट पनि गर्ने चाहना राखेको थिएँ तर आज मैले पोस्ट गरिनँ अलिकता स्वास्थ्यले पनि साथ दिएको छैन त्यसैले पनि तपाईँका थोरै एसएमएसहरू मात्र पढ्छु एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका थुप्रै म्यासेजहरू बाँकी छन् ती म्यासेजहरू राख्नु पूर्व तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज राख्दैछु त्यस पछाडि हामी पुनः उपस्थित हुनेछौँ कार्यक्रम सुन्दै गर्नुहोला बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना यो निकै नै समुद्री साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुठुदेखि मुठुसम्म सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारैभर र हामी तपाईँका एसएमएस सन्देशहरूलाई मात्र आज कार्यक्रममा लिँदैछौँ अलिकता बिसन्चो भएका कारणले गर्दा तपाईँका फेसबुक कमेन्टहरू चाहिँ मैले लिन सकिनँ फेसबुक कमेन्टलाई हामीले आज पोस्ट पनि गरेका छैनौँ त्यसैले तपाईँको कमेन्टहरू लिन सकेको छैन तपाईँका एसएमएसहरू आइरहेका छन् यतिखेर एसएमएस लिन चाहन्छु एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसे साथबाट सुजिता थिङ माई डियर प्रदीपलाई I love you and miss you भन्छु एन्ड भोलिदेखि एक्जाम छ अल फ्रेन्ड्सलाई बेस्ट अफ लक भन्छु विशेष भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ माया त केवल दुई दिनको लागि रहेछ माया त केवल दुई दिनको लागि रहेछ जुनीभरको आश देखायौ किन माया त केवल दुई दिनको लागि रहेछ जुनीभरको आश देखायौ किन यतिकै बाँचेको थिएँ मायाको सास देखायो किन प्लिज साथ होला यदि साँचो माया भन्नुभएको छ त्यसभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला उहाँको नाम के हो कहाँबाट गर्नुभयो केही पनि प्राप्त गर्न सकिनँ थ्याङ्क सो मच तपाईँको मिठो भावनाको लागि अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ दर्शन चन्द्र दादा मि छुच्ची डिम्पल निगिता फ्रम गोगनपानी अल फ्रेन्डलाई मिस यु मनको मान्छे एलाई लभ यु थ्याङ्क यू भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले लेखेको त बितेका पल लेखेको थिएँ बितेको पल जानी नजाने आउँदै आएन किन होला दुःख लाग्यो मनभरि न शब्द मिलेन के न गल्ती भयो लेख्दा कतिले त भन्नुभएको छ कतिले त मेरै लागि लेख्नु भएको जस्तो लाग्यो चाहिँ मुस्कानजी तपाईँको बितेका पलहरू म सकेसम्म यो साता प्रसारण गर्ने कोसिस गरिरहेको छु अलिकता तपाईँको स्टोरी लामो छ त्यसैले सकेसम्म तिन चार एपिसोडमै लाने विचार गरेको छु मैले त्यसैले गर्दा सकेसम्म तपाईँको मर्मस्पर्शी कथालाई राम्रै आवाजमा रेकर्ड गरौँ भन्ने मेरो सोच हो अलिकता सन्चो नभएको कारणले गर्दा तपाईँका रिराइट गर्दैछु तपाईँको स्टोरीलाई तर सकेसम्म यो हप्ता तपाईँको स्टोरी बजाउने प्रयास रहनेछ मुस्कान शर्मिलाजी तपाईँको लागि यो सन्देश मेरो तर्फबाट अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन न्यानो अभिवादन सञ्चय हुनुहुन्छ मि मनिष लामा म कनपुरबाट सन्देश प्यारी कान्छु युनिसा बिमारी हुनुहुन्छ सो उहाँलाई गेट विल सुन है भन्दै दाजु ओके भाइ भन्नुभएको छ उहाँलाई हाम्रो तर्फबाट पनि गेट विल सुन भन्न चाहन्छु तपाईँको यस्तै मायाहरू शब्दहरू तपाईँका मायाले शब्दहरू उहाँले पाउनुभयो भने उहाँ निको हुनुहुनेछ थाहा छैन तपाईँहरूलाई कस्तो लाग्छ तर जब जब हामी बिरामी पर्छौँ आफ्नो मान्छेको अझ बढी याद आउँछ आफ्नो मान्छेले एउटा वचन राम्रो बोलिदियो अथवा सँगै बस्दियो मात्र भने पनि बिमारी त्यति घर जान्छ <laughs> यो निसाजीको लागि तपाईँको यो एसएमएस पनि त्यस्तै हुनेछ भन्ने मेरो आशा छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिला सर्विलाजीले अप्रिन्सलाई मिस यु अलर्ट एन्ड उही परदेशी एनएमको लागि लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा मि युनिसा मेरो एसएमएस कान्छो मनिषको लागि मनिष र मिको भेट त भएको छैन भए पनि हामी एकअर्काप्रति धेरै माया गर्छौँ सो उसलाई पछि घात नगर भन्छु मनिष आई लभ यु भन्नुभएको छ युनिसाजी भेटै नभइकन पनि माया गाँसिएका पहिलो नजरमा माया गाँसिएका उदाहरणहरू हामीसँग धेरै छन् तपाईँहरू सकेसम्म भेट्नुहोस् म यही भन्न चाहन्छु कहिलेकाहीँ तपाईँहरूको भेटले पनि तपाईँहरूको मायामा ठुलो प्रभाव पार्छ यो कुरा जब तपाईँले मनिषीलाई भेट्नुहुन्छ त्यसपछि मात्रै बुझ्नुहुनेछ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म भैँसे छबाट पिएसजी लामा भन्नुभएको छ पासाङ होला सायद पासाङ लामा मेरो एसएमएस भन्नुपर्दा प्यारी मायालु सुजितालाई लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले दादा आफू बिरामी हुँदा पनि अरूको सुख दुःख मिलन बिछोडलाई मुटुदेखि मुटुसम्ममा पुर्याइदिनु भएको छ धेरै धेरै थ्याङ्क्स अलर्ट दादा मिस हो भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको यो एसएमएसको लागि तपाईँहरूको यस्तै माया पाउँछु र त आउनु मन लाग्छ कार्यक्रममा अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा आराम हुनुहुन्छ म जित लामा आजको सन्देश म आर अल फ्रेन्ड्सलाई miss you and love you भन्न चाहन्छु एन्ड हजुरलाई पनि ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा नमस्ते फुल भए फुलिदिन्थेँ काँडा भएर सकिन अरूलाई भए भुलिदिन्थे बट सरगम सरगमजीलाई भुल्न सकिनँ दादा it's me Umesh Tamang from भन्नुभएको छ कहाँबाट गर्नुभयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सरगमजीले पनि सुनिरहनु भएको होला एकैछिनमा फोन आउँछ अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हेलो चन्द्रजी जिन्दगी अजम्बरी त कसैको हुँदैन तर दैवको कुदृष्टि अनि यो सासको गतिमा ब्रेक नलगाऊ उज्जेल उनलाई नै हरपल साथ दिइरहन्छु चन्द्रजी यो रात भन्नुभएको छ अरू पनि केही कुरा लेख्नु भएको थियो होला हो उहाँले लेख्नुभए जस्तै तपाईँले लेख्नु भएको छ मैले तपाईँको नाम त पढ्न पाइनँ साँच्चै नै जिन्दगी अजम्बरी कसैको हुँदैन हामी जसरी आयौँ त्यसरी नै जानुपर्छ तर आफ्नो मान्छेसँग बाँचिरहँदा कहिलेकाहीँ यस्तो लाग्छ यो जिन्दगी सधैँ बनाइदिए कस्तो हुन्थ्यो होला सदैव आफ्नो मान्छेसँग बाँचेर आफ्नो मान्छेको सुख दुःखमा कहिले रुँदै कहिले हाँस्दै अगाडि बढ्न पाएँ दुःखमै परे पनि एक छाक खानासँगै बसेर खान पाएँ कति खुसी हुन्थ्यो होला माया गरेर जोडिएर कहिलेकाहीँ एउटा भावना जन्मन्छ मनमा आज सयौँ नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा हुनुहुन्छ जिन्दगी धान्नकै लागि जिन्दगी जिउनकै लागि विदेश जान नपरे कति राम्रो हुन्थ्यो होला जस्तो लाग्छ तर यो प्रतिस्पर्धी समाजले हामीलाई प्रतिस्पर्धामै होम्बिन बाध्य गर्छ जोसँग शक्ति छ बल छ पैसा छ उसको इज्जत उत्तिकै हुन्छ तर जो गरिब छ जो पीडामा छ उसलाई गर्ने उसको भावना बुझ्ने कोही हुँदैन यहाँ त्यसैले त मान्छे मान्छे भएर बाँच्न सक्दैन किनकि मान्छे बनेर बाँच्न ठुलो सङ्घर्ष गर्नुपर्छ मान्छे बनेर बाँच्दा बाँच्दै यो समाजले मान्छेलाई राक्षस बनाइदिन्छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ फुल फुल्यो बाँच्न दिन काँडा फुल्यो किन म त जन्मे माया लिन तिमी सक्छौ त दिन भन्नुभएको छ छुच्ची निकिताजीले गोगन पानीबाट थ्याङ्क यू सो मच निकिताजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसे साथबाट सुजिता थिङ माई डियर प्रदीपलाई love you and miss you भन्छु एन्ड भोलिदेखि इक्जाम छ फ्रेन्डलाई बेस्ट अफ लक भन्छु विशेष भन्नुभएको छ यति मात्र छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्रजी it's me Roshan Lama from Hetauda दास मेरो मन किराने काठमाडौँ गएदेखि चेन्ज हुँदैछ I really love you I really love her please say come back भन्नुभएको छ अब काठमाडौँ जानु भारै छ तपाईँको आफ्नो मान्छे मन किराने र म पनि रिक्वेस्ट गर्छु तपाईँ काठमाडौँमा हुनुहुन्छ भौगोलिक दूरी टाढा भएपछि कहिलेकाहीँ परिवर्तन भएको आभास हुन्छ तपाईँ रोशनजीको मनकी रानी हुनुहुन्छ सदैव मनकी रानी भएर बस्नुहोला टाढा रहेर कुनै संस्कृति कुनै ठाउँ विशेषमा भुलेर आफ्नो मान्छेलाई कहिले पनि नरुवाउनुहोला तपाईँलाई एक दिन आभास हुन्छ यदि तपाईँले गल्ती गर्नुभयो भने एक दिन तपाईँलाई आभास हुन्छ तपाईँले के पाउनु भयो के गुमाउनु भयो त्यसैले मेरो आग्रह रोशनजीलाई सदैव माया गर्नुहोला र फर्केर आउनुहोला सकेसम्म थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि रोशनजी अर्को एसएमएस गर्नुभएको छ I am Niraj from Kamane I want to say to my dear KG KG is my dream girl I love you so much and always be your only yours भन्नुभएको छ just believe me KG dear have a nice have लेख्नु भएको छ के लेख्नु लेख्नुभयो यति मात्र लेख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ पुष्कर शर्मिलाजीले धोका र धोका र दुःख पाएँ तर हाँसेको छु मनमा पीडा कति छ त्यसैले त्यसलाई भोलि बाँचेको छु कति पीडा छ भने सोद्धा अरूले छैन भने ढाँटेको छु भन्नुभएको छ पीडामा परेपछि यही एउटा बाहना हुँदो रहेछ शर्मिलाजी यसको सहारामा पनि बाँच्न सिक्नु भएको छ त्यो नै ठुलो कुरा हो अर्को एसएमएस गर्नुभएको छ हाई दा आइएम रन्जु बर्तौला दा हजुर छिट्टै निको हुनुहोला शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ थ्याङ्क यू सो मच रन्जुजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई ब्रो इट्स मी मन्जु थिङ मेरो उदयपुरमा रहेर पनि सधैँ मेरो केयर गर्ने एन्ड मलाई माया गर्ने कान्छा मरिकजीलाई love you and miss you and तपाईँलाई पनि ल भन्नुभएको छ थ्याङ्क यू सो मच मन्जुजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा आकाश निलो देखिन्छ केवल पानी भएर होला तिम्रो सम्झना आइरहन्छ केवल माया भएर होला दादा म हेटौँडा पन्ध्र ठुलो थालीबाट सञ्जीव बैज्यू भन्नुभएको छ थ्याङ्क सो मच सञ्जीवजी तपाईँको एसएमएसको लागि अरू पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र सम्पूर्णलाई धेरै धेरै धन्यवाद बहिनी कल्पना कुसुमको अर्को पनि एसएमएस थियो मैले मोबाइल छोडेछु बाहिरै तपाईँको एसएमएस पढ्नु भएन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसहरूको लागि जस जसले आज एसएमएस गर्नुभयो मैले आज एसएमएस मात्र लिएँ सबै साथीहरूको आज करिब करिब कतिजनाको एसएमएस पढेँ म हेर्दैछु आज मैले साथीहरूको एसएमएस पढेँ एसएमएस रहेको थियो अन्ठाउन्नवटा तपाईँको अन्ठाउन्नवटा एसएमएसहरूलाई पढेँ मैले thank you so much SMS गर्ने सबैलाई र कार्यक्रम सुनेर साथीहरूले तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रमको व्यवसायबाट अबको क्रममा भने म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हाम्रो भेट भोलि कार्यक्रम अनुरागमा हुनेछ सुन्न नभुल्नुहोला त्यति त्यति बेलासम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री